ठेस नखाऊ म तिम्रो साथमा छु बाध्यताले म टाढा भएको छु यो मायाले गरे नै सम्म गयो कहिले रहन्छ कहिले त हँसाउँछ सधैँभरि यो दुखीलाई रोदै हिँड्नु पर्यो म तिम्रो साथमा छु बाध्यताले म टाढा भएको छु यो मायाले गर्नै सम्म त हँसाउँछ सधैँभरि यो दुखीलाई रुँदै हिँड्नु छ नगरा कुरा तडपिन्छु जान मा छु र यो मायाले गरे नै सम्म गयो कहिले रोउँछ कहिले त हँसाउँछ सधैँभरि यो दुखीलाई रुँदै हिँड्नु पर्यो नगर कुरा तडपिन्छु जान खुसीमा र यो मायाले सम्म गर्यो कहिले रोउँछ कहिले त हँसाउँछ सधैँभरि यो दुखीलाई रुँदै हिँड्नु पर्यो हे मायाको बुझेर जिउन सिका सङ्घर्ष गरेर यो मायाले गर्नै सम्म गयो कहिले रोउँछ कहिले त हँसाउँछ सधैँभरि यो दुखीलाई रुँदै हिँड्नु पर्यो मायाको बुझेर जिउन सिक सङ्घर्ष गरेर यो मायाले सम्म गयो कहिले रोउँछ कहिले त हँसाउँछ सधैँभरि यो दुखीलाई रुँदै हिँड्नु पर्यो